नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल प्रधानमन्त्री सुशील कोइराला उपचार सकेर साउनको पहिलो साता स्वदेश फिर्ता हुनुहुने तयारी भएको छ आगामी बुधबारसम्म उहाँको रेडियोथेरापी गरिनेछ त्यसपछि केही दिनको आरामपछि उहाँ स्वदेश फिर्ता हुन लाग्नु भएको पारिवारिक स्रोतले जनाएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि असार दुई गते उपचारका लागि अमेरिका जानु भएको हो उहाँको त्यहाँ अहिले रेडियोथेरापी पद्धति मार्फत उपचार भइरहेको छ नेकपा एमालेको नौ महाधिवेशनको बन्द सत्र आज पनि जारी छ बन्द सत्रमा आज केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेश हुने बुझिएको छ यसअघि हिजो अध्यक्षको राजनीतिक प्रतिवेदन महासचिवको सांगठनिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव र अनुशासन आयोगको प्रतिवेदन पेश भएको थियो आज बाँकी दुई आयोगको प्रतिवेदन पनि पेश भएपछि समूह विभाजन हुने र समूहगत छलफल शुरू हुने पोलिट ब्यूरो सदस्य अष्टलक्ष्मी साक्यले बताउनु भएको छ समूहगत छलफलका लागि बीसवटासम्म समूह बनाउने तयारी भइरहेको छ गएको बिहिबारदेखि राजधानीको ब्रिकुटी मण्डपमा जारी एमालेको नौ महाधिवेशनमा करिब दुई हजार चार सय प्रतिनिधि सहभागी भएका छन् महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै यही चौबिस गते सकिने तय भएको छ सत्तारूढ़ नेपाली कंग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ बैठक पार्टी कार्यालय सानेपामा अपरान्ह चार बजे बस्ने स्रोतले जनाएको छ बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने कंग्रेसले जनाएको छ यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड़ रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको थियो नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्दैछ पार्टी कार्यालय बुद्धनगरमा अबको केही बेरमै बस्ने बैठकमा अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रम चन्द विप्लवले पेश गर्नुभएका छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् बैठकमा हिजोसम्म तेइस केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राखिसकेका छन् केन्द्रीय सदस्यहरूले बोल्ने क्रम नसकिएकाले बैठक अझै केही दिन लम्बिने भएको छ अध्यक्ष वैद्यले जनयुद्धका जगमा जनविद्रोहको कार्य दिशा अनुसार नै अगाडि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भइ नसकेको विश्लेषण सहितको राजनीतिक दस्तावेज पेश गर्नु भएको छ भने सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्ताव सहितको तेइस पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गर्नु भएको छ दस्तावेजले सरकार सदन र सड़कबाट संघर्ष चर्काउनु पर्नेमा जोड़ दिनु भएको छ इस्लामिक लडाकु समूह बोकोहरामका लागि महिला सदस्य नियुक्ति गर्दै हिँड्ने तीन महिलालाई पक्राउ गरिएको नाइजेरियाको सेनाले जनाएको छ उनीहरूले विधवा र युवा महिलालाई बोकोहराममा सदस्यसँग बिहे गराउने बाचा गर्दै जालोमा पार्ने गरेको खुलेको छ आतंकको भरमा प्रभाव जमाएको यो समूहले महिला शाखा पनि खोलेको सेनाले जनाएको छ स्थानीय पत्र पत्रिकाका अनुसार उनीहरूको नाम हाफसत उस्मान बाकु जैनन बद्दिन र आयसा आबुकर हो हरामप्रति ठूलो समर्थन रहेको उत्तरी नाइजेरियाको माइदुगुरीमा भएको सामूहिक पक्राउमा परेका महिलाहरूमध्ये उनीहरू रहेका छन् सो समूहको गुप्तचर सेलका सदस्यहरू भएको पनि सेनाले बताएको छ सो विद्रोही समूहले गत अप्रेलमा बोर्नो राज्यको चिबोक शहरबाट पक्राउ गरेको दुई सय भन्दा बढी छात्राहरूलाई अझै मुक्त गरेका छैनन् ती स्कूले बालिकाको साटो हरामले आफ्ना लडाकु र त्यसका नातेदारको रिहाईको माग गरेको छ सरकारले यो मागलाई अस्वीकार गर्दै आएको छ र अर्जेन्टिना र नेदरल्याण्ड विश्वकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् गैराती भएको खेलमा अर्जेन्टिना बेल्जियमलाई एक शून्य गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरे भने नेदरल्याण्डसले कोस्तारिकालाई टाई ब्रेकरमा चार तीन गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो जितसँगै अर्जेन्टिना चौबिस वर्षको लामो यात्रापछि पहिलो पटक सेमी फाइनलको यात्रा तय गर्न सफल भएको छ यसअघि सन् उन्नाइस सय नब्बेमा भएको विश्वकप प्रतियोगितामा अर्जेन्टिना सेमी फाइनलमा प्रवेश गरेको थियो अर्जेन्टिनाले विश्वकपमा दुई पटक उपाधि हासिल गरिसकेको छ सन् उन्नाइस र उन्नाइस सय भएको खेलमा उसले उपाधि हासिल गरेको हो अर्जेन्टिनाको जितमा गोन्जालो हिगुवानी नायक बनेका छन् उनले खेलको आठौं मिनटमा गरेको गोल नै अर्जेन्टिनाका लागि निर्णायक गोल साबित बनेको हो खेलावधि भर गोल फर्काउन निकै प्रयासरत बेल्जियम खेलको अन्तिम मिनटसम्म गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बनेको हो सो टोली अठाइस वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको थियो यसै गरी नेदरल्याण्ड्स र कोस्टारिका बीच भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो त्यसपछि पनि कुनै टोलीबाट गोल नभएपछि खेल टाई पुगेको हो नेदरल्याण्ड्सको जितका लागि सब्टिच्युट गोलकिपर टिम क्रुलले दुई गोल दुई प्रहारलाई जोगाएपछि नेदरल्याण्डसको जित सुनिश्चित हुन पुगेको हो खेलको थप तीस मिनटको अतिरिक्त समयको अन्तिम मिनटमा जास्पर सिलेसनको सट्टामा मैदान प्रवेश गरेका क्रुलले कोष्टारिका कप्तान ब्रायन रुद्रज र माइकल उमानको पेनाल्टी बललाई रोकेपछि नेदरल्याण्डसको जित सुनिश्चित भएको हो नेदरल्याण्डसको जितमा Robin van Persie Arjen Robben Wesley Sneijder र डग कुएटले पेनाल्टी सुटआउटमा गोल गरेका हुन् त्यस्तै कोष्टारिकाका लागि सेल्सो बोर्गेन जियान कार्लो गोन्जालेस र क्रिस्टियन बोनालोसले गोल गरेका हुन् सन् उन्नाइस सय दसमा भएको उन्नाइसौं संस्करणको विश्वकप फाइनलमा नेदरल्याण्ड्स स्पेनसँग एक शून्य गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच तिरसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै